गरी टुङ्ग्याने नेताहरूले सहमति गरेका छन् आजको छलफललाई निर्णायक बनाउन प्रयत्न गर्ने नेताहरूले बताएका छन् हिजो बसेको बैठकले निर्वाचन सम्बन्धी कानून बनाउँदा मुख्य दलहरूबीच भएको एघार बुधे र पच्चिस बुधे सहमतिलाई आधार बनाउन सरकारले सुझाव दिने निर्णय भएको थियो निर्वाचन कानुनलाई अन्तिम रूप रूप दिने विषयमा सहमति हुन नसक्दा चुनावको मिति अन्यलमा परेको छ लागु औषध मुद्दामा थुनामा रहेका एक अभियुक्तले प्रहरी हिरासतबाटै लागु औषध कारोबार चलाएका छन् हिरासतबाट सहयोगीहरू परिचालन गरी निरज शाहीले लागु औषधको कारोबार जारी राखेका हुन् लागु औषध नियन्त्रण ब्युरो एनसिबीको हिरासतमा रहेका शाहीले आफन्त मार्फत कारोबार चलाएका हुन् उनले कारोबारमा आफन्तहरू बेकल साही र आले तमाङलाई प्रयोग गरेको खुलासा भएको बताइएको छ लागु सहित तमाङ र साई पक्राउ परेपछि निरजले हिरासतबाट नै निर्देशनतिर लागु औषध कारोबार गरेको खुलेको हो अभियुक्तहरूलाई हिरासतमा आफन्त भेट्ने सुविधा हुन्छ एघार जेठमा त्रिपन्नवटा डाइजेपाम र भूप्रेन फिल्म सहित पक्राउ परेका निरजले हिरासतमा नै आफन्तलाई भेट्न बोलाएर लागु औषध ओसार पसार गर्न लगाएका हुन् बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र आज चितवनको रत्नगरमा सम्मानित हुँदैछन् बुद्धि खगी दान स्मृति राष्ट्रिय प्रतिष्ठान चितवनले स्थापना गरेको पच्चिस हजार एक सय एघार नगद राशिको बुद्धि खगी दान स्मृति राष्ट्रिय पुरस्कारबाट मिश्र सम्मानित हुन लाग्नु भएको हो पत्रकारिता मार्फत कल्याणकारी काम गर्दै सामाजिक रूपान्तरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत मिश्रलाई सम्मान गर्न लागेको प्रतिष्ठानले जनाएको छ साथै प्रतिष्ठानले वरिष्ठ साहित्यकार एवं गीतकार प्रेम विनोद नन्दनलाई पनि आजै अभिनन्दन गर्ने भएको छ प्रहरीलाई बीस रुपियाँ घुस नदिँदा भूमि सुधार कार्यालय पर्साका नायब सुब्बा तीर्थध्वज खत्रीको गैराती मृत्यु भएको छ कलैयाबाट बा एकतिस प छ चार पाँच पाँच नम्बरको मोटरसाइकल चढी वीरगंजतर्फ आउँदै गरेको खत्रीलाई गैराती बाह्रको नौतन स्थित गन्दग बहुअरी सडक खण्डमा सवारी साधन चेक जाँचको लागि खटेका प्रहरी हवलदार सीताराम यादवले बीस रुपियाँ घुस मागेपछि आफू कर्मचारी भएको र घुस रकम दिन नसक्ने भन्दै प्रहरीसँग प्रतिवाद गर्ने क्रममा प्रहरी हवलदार यादवले अचानक मोटरसाइकललाई खुट्टाले भनेर सडकमा लडाइदिएपछि तीव्र गतिमा विपरीत दिशाबाट आएको ना दुई ख एक सात नौ नम्बरको ट्याङ्करले खत्रीलाई खिच्दा निजको घटनास्थलमा नै मृत्यु भएको थियो कलैयाबाट नासु खत्रीसँगै मोटरसाइकलमा बसिआएका राजेन्द्र चौधरीले प्रहरीलाई बीस रुपियाँ घुस दिन नमान्दा उत्पन्न विवादको कारण प्रहरी हवलदार यादवले सडकमा मोटरसाइकल लडाइदिएपछि वीरगंजबाट कलयातर्फ आएको ट्याङ्करले खिच्दा खत्रीको मृत्यु भएको बताउनुभयो घटनापछि आक्रोशित स्थानीय बासिन्दा मृतकका परिवारको प्रहरी प्रशासन विरूद्ध गरेको प्रदूषण अवस्थानको कारण वीरगंज कल्या सडक खण्ड गैरातीदेखि नै ठप्प भएको छ समयमा नै वर्षा हुन थालेपछि किसानहरूले धानको ब्याड राख्न थालेका छन् काठमाडौँ उपत्यकाका केही ठाउँमा रोपाई समेत भइसकेको छ भने पहाडी र तराई क्षेत्रमा ब्याड राख्ने तयारी तीव्र रहेको छ पुरानो भन्दा नयाँ जातको धानको बिउ छनौट गर्न कृषि विज्ञले सुझाव दिएका छन् पछिल्लो समयमा सिफारिस भएका जात सुखा र डुबान सहन सक्ने रोग किरा नलाग्ने र उत्पादन पनि बढी भएकाले यस्ता धानको बिउ छनौट गर्नुपर्ने नारका धान बाली विज्ञ हरिकृष्ण प्रीतिले बताउनुभयो उहाँका अनुसार सिंचाई सुविधा भएका तराईका ठाउँमा सावित्रीसँगै नयाँ सिफारिस भएका सोना सब र सालवा मन्सुरी सब एक जात उपयुक्त हुन्छ यी जातमा डुबान सहन सक्ने क्षमता रहेको बताउनु भयो यस्तै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 कार्यबाट प्राप्त भएको हो ट्राफिक खबर खबरको साथमा photo point full digital colour lab and digital flex print Ratnanagar एक सौ राचोक चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस अब अन्तर्राष्ट्रिय समाचार चीनमा एउटा बसमा आग लागि हुँदा कम्तीमा बयालिसजनाको ज्यान गएको छ तीसजना भन्दा बढी घाइते भएका छन् चीनको फ्युजियान प्रान्तको सियामेन सहरमा स्थानीय समयअनुसार शुक्रबार बेलुकी साढे छ बजे निकै व्यस्त समयमा बसमा आग लागि भएको थियो बसमा के कारण आग लागि भयो भन्नेबारे पत्ता नलागेको सिनिया अधिकारीहरूले बताएका छन् प्रत्यक्षदर्शीले गाडीमा विस्फोट भएको सुनेको दस मिनटपछि आगो लाग्न शुरू भएको बताएका छन् घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ¡Bum, bum, अब खेल समाचार आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अस्ट्रेलिया र घरेलु टोली इङ्ल्याण्ड बीच प्रतिस्पर्धा हुँदैछ खेल नेपाली समयअनुसार इङ्ल्यान्डको बेर्नेम घममा अपरान्ह साढे तिन बजेपछि शुरू हुनेछ दुवै टीम प्रतियोगितामा सुखद शुरूआत गर्ने योजनामा रहनेछन् अस्ट्रेलिया माइकल क्लाको कप्तानीमा मैदानमा उत्रने तयारीमा छ भने इङ्ल्यान्ड एलिस्टर कुकको नेतृत्वमा खेल्नेछ यसअघि गैराती सम्पन्न भएको खेलमा पाकिस्तानलाई दुई विकेटले पराजित गर्दै वेस्ट इन्डिजले विजय शुरूआत गरेको छ जितका लागि पाएको एक रनको छिनो लक्ष्य वेस्ट इन्डिजले छप्पन्न बल बाँकी सधैँ पूरा गर्यो वेस्ट इन्डिजका लागि क्रिस गाईले उन्चालिस मर्लोन श्यामोल्स र किरोन पोलार्डले समान तेस तेइस रनको योगदान दिए यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले अडचालिस ओभरमा अल आउट हुँदै एक सय सत्तर रन मात्र बनाएको थियो पाकिस्तानका लागि कप्तान विश्ववाहा उल्लहकले उन छयानब्बे तथा नासिर जमशेदले पचास रनको योगदान दिए भने हार टाल्न सकेनन् पाकिस्तानलाई सस्तेमा समेट्ने क्रममा सुनिले नारिनी र केमर रोसले समान तीन तीन विकेट लिए जितपछि वेस्ट इन्डिजलेको दुई अङ्क जितपछि वेस्ट इन्डिजले दुई अङ्क जोडेको छ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक निर्वाचन कानूनमा रहेको विवादित विषयमा सहमतिका लागि मन्त्री परिषद अध्यक्ष र उच्च स्तरीय राजनैतिक समितिबीच छलफल हुँदै बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र आज चितवनको रत्नगरमा सम्मानित हुँदै बीस रुपियाँ घोषणा दिँदा एक सरकारी कर्मचारीको ज्यान गयो चीनमा एक बसमा आगलागीमा हुँदा बयालिस जनाको मृत्यु त्यसभन्दा बढी घाइते र आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अस्ट्रेलिया र घरेलु टोली इङ्ल्याण्ड बीच प्रतिस्पर्धा हुँदै हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार अर्पण समाचारको साथमा एटिट्युड मल्टी लर्निङ एकाडमी